भारतले सीमामा गरेको नाकाबन्दीका कारण देशभरिकै जनजीवन कष्टकर बनेको छ नाकाबन्दीको प्रभाव रुकुममा कति छ त अनि नागरिकलाई सहज आपूर्तिका लागि राज्यको तयारी के छ आजको हाम्रो सरकार नमस्कार हाम्रो सरकारमा स्वागत छ म गणेश श्रिपाली आज हामी सीमामा गरिएको नाकाबन्दी र यसले पारिरहेको अप्ठ्यारोको बारेमा बहस गर्दैछौँ हामीसँग हुनुहुन्छ जिल्ला प्रशासन कार्यालय रुकुमका प्रशासकीय अधिकृत शेरबहादुर पुन रुकुम उद्योग वाणिज्य सङ्घका महासचिव नवराज गिरी र नागरिक समाजका प्रतिनिधि गणेश हमाल साथमा जिल्लाका विभिन्न ठाउँबाट आउनुभएका चालिसजना सहभागी पनि यहाँ हुनुहुन्छ मुस्कोट खलङ्गा स्थित बाल मन्दिर हलमा रेकर्ड हुँदै गरेको यो छलफलको सुरु म हाम्रा साथी मनिष खड्काले तयार पारेको एउटा सानो सामग्रीबाट गर्न चाहन्छु नाकाबन्दीको प्रभाव रुकुममा पनि परेको छ भारतले गरेको नाकाबन्दीका कारण रुकुमका बजारहरूमा अत्यावश्यकीय वस्तुको अभावमा महँगी बढेको उपभोक्ताहरूले बताएका छन् पेट्रोलियम पदार्थ सहित खाद्यान्न सामग्रीको अभाव र मूल्य निकै बढेको उपभोक्ताहरूको भनाइ छ म नरबार ओली मेरो घर छिबाङ चार नयाँ म चाहिँ यही त्रिजौमाईमा उमावि तहमा अध्यापन गरेको छु र यो अहिले चाहिँ यो भारतले लगाएको जो अगौसी नाकाबन्दी छ जसले गर्दा बढीभन्दा बढी चाहिँ उपभोक्ताहरू मारमा छन् जस्तै अब तेलकै कुराहरू गर्दाखेरि करिब चाहिँ एक लिटर तेललाई चाहिँ करिब दुई ढाई सय रुपियाँ तिन सय रुपियाँसम्म ती हालेर चाहिँ मैले उपभोक्ताहरू चाहिँ प्रयोग गरेको अवस्था छ त्यसै म आफै स्वयंले पनि प्रयोग गरेको छु त्यस्तै अब नेपालमै बन्ने विभिन्न सामग्रीहरूलाई वस्तु तथा सेवालाई पनि व्यापारीहरूले चाहिँ केही समय चाहिँ स्टक राखेर त्यत्तिकै चाहिँ उमा चाहिँ महँगी बढा बढाएर बढी मूल्यमा बिक्री गरेर कालो बजारी गरेको चाहिँ अवस्था छ मेरो नाम प्रेम ददेल म श्रीकोट नगरपालिका एक सलले नाकाबन्दीले गर्दा रुकुममा तेलको हाहाकार धेरै भएको छ र महँगामा पनि तेल नै किन्न सकिँदैन होइन एकदम समस्या भएर व्यापारीहरू भने माथिबाटै मूल्य बढेर आएकोले मूल्य वृद्धिमा आफूहरूले कुनै भूमिका नखेलेको बताउँछन् मेरो नाम चाहिँ नवीन बोहरा खलङ्गभित्रको व्यापारी होइन यो महँगीको कारण चाहिँ अब हामीले खरिद गर्ने सामान जुन सामान हुन्छ त्यो त्यसको अब माथिबाट नै मूल्य वृद्धि भएर आउँछ हामीले चाहिँ त्यसलाई अब हल्का भाडा जोडेर हामीले त्यही अब कति परेको छ रेट त्यही रेटमा हल्का भाडा जोडेर हामीले पाँच दस रुपियाँ फाइदा खाएर बेच्दियौँ हामीले अहिले तेल चाहिँ हामीलाई चाहिँ दुई सय बिस रुपियाँ तिस रुपियाँसम्म परेका हुन्छ लिटरलाई अनि त्यसमा हामीले दस रुपियाँ भाडा जोडेर लगभग चालिस रुपियाँ जति पर्छ चालिस हामी दस रुपियाँ फाइदा पचासमा बेच्नुहोस् व्यापारीहरूले माथिबाटै मूल्य बढेर आएको बताए पनि बजारमा पसलै पछि मूल्य दर भने फरक फरक पाइन्छ बजारमा यस्तो अस्तव्यस्तता छाउँदा समेत नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय मौन बसेको उपभोक्ताहरूको आरोप छ मेरो नाम चाहिँ नामेन्द्र कालो कालोबजारी बढिरहेछ तर प्रशासनको नजर चाहिँ पुगिरहेको छैन बजारमा चाहिँ व्यापक कालोबजारी भइरहेछ अनि चाहिँ गरिब जनताहरूले तुहुराहरूले चाहिँ दुःख पाइरहेछन् यसमा चाहिँ प्रशासनको छिटै नै आँखा लागोस् र छिटो चाहिँ कारवाहीको चाहिँ प्रक्रिया अगाडि बढाओस् प्रशासनले तेलको मूल्य बढिसक्यो चामलको मूल्यहरू दुई हजार गइरहेछ चौध सयमा पाइने चामललाई दुई हजारसम्म गइरहेछ प्रशासनले चाहिँ कडम चाहिँ एकदम न्यून छ अनुगमन गर्नु पर्यो प्रशासनले सामान्य अवस्थामा समेत ठगिँदै आएका उपभोक्ताहरूमा नाकाबन्दीसँगै भइरहेको कालो बजारीले अर्को समस्या थपिदिएको छ शेरबहादुरजी बजारमा यत्रो मन परि हुँदा प्रशासन किन कानमा तेल हालेर बसिराखे जुन अब ढङ्गबाट मन परि भनेर भनिएको छ अब त्यो कुराको सिधा रिपोर्ट हामीसँग अहिले पनि आएको छैन यदि अब कुनै उपभोक्ताले अब चामलको मूल्य बढ्यो भन्नुहुन्छ पेट्रोलियम पदार्थको मूल्य बढ्यो भन्नुहुन्छ हामीले डिजलको मूल्य तोकिदिएका छौँ अब पेट्रोललाई हामीले यसलाई प्राथमिकता दिएका छैनौँ यदि तोकिएको मूल्यभन्दा बढी हाल्नुहुन्छ भने त्यसको अर्थ के हो त भन्दा जस्तो हामीले अठासी भनेर तोकेका छौँ भने डिजलको प्रति लिटर मूल्य अब अठासी रुपियाँभन्दा बढी हालेर सय डेढ सयमा किन्नुहुन्छ भने उहाँले अब तिन सय रुपियाँ मानौँ अन्य कुनै ठाउँबाट नाफा गर्ने गरी चाहिँ खरिद गर्नुहुन्छ भन्ने चाहिँ हामीले बुझ्छौँ होइन भनेदेखि उहाँले चाहिँ त्यो तेल किनेको बिल हामी कहाँ पेस गर्नुहोस् हामी तत्कालै कारवाही गर्छौँ तपाईँहरूको लागि बिल नै प्रस्तुत गर्नुपर्ने पर्छ पर्छ होइन भनेदेखि अब हामीले पनि यस्ता किसिमका समाचारहरू सुन्छौँ बाहिर यस्ता यस्ता कुराहरू सुन्छौँ तर अब प्रशासनले अब यो कुराहरू पनि विचार गरिरहेको छ अब यसको विश्वसनीयता के हो भन्ने कुरा विचार गरिरहेको छ यसको आधिकारिकता के त फेरि अर्को कुरा प्रशासन भनेको अब कसैले काग के अरे कागले कान तान्यो भनेर अब कान नछामी प्रशासन त्यतिखेर कुद्न पनि सक्दैन अब यो कुराहरू हामीले विचार गरिरहेका छौँ यसको विश्वसनीयता आधिकारिकता पुष्टि गरेपछि अनि हामी त्यस त्यसलाई अब कारवाही गर्छौँ हस् यसपछि म सहभागीको प्रश्न लिन्छु कृपया आजको विषयमा केही प्रश्न छन् भने हात फुटाइदिनु होला म तपाईँको लिन्छु रातो क्याप लगाउनेवाला नमस्कार म नारायण केसी मुसिकोट नगरपालिका सातबाट भारतले दुई देश बिचको प्रवाहन सन्धि विरुद्ध हस्तक्षेप गरेको छ मानव अधिकार विरुद्धको हरकत देखाएको छ यति भइरहँदा अन्तर्राष्ट्रिय अदालतमा उजुरी गर्नुपर्ने हो सरकारी पक्षहरू के हेरेर बस्नुभएको छ अर्को प्रश्न रहेको छ सरकारवाला पक्षहरूलाई भारतबाट आउने चिजहरू त भारतले गर्दा महँगी भयो नेपालमा पाइने चिजहरू कसले गर्दा महँगी भयो अगाडि सुनेको अनुसार माथिबाट भन्ने भयो माथिबाट भनेको को सरकारले महँगी बनायो नवराजी भर्खरै केही दिन अगाडिसम्म प्रति लिटर एक सय चालिस पचासले पाइने खाने तेल एक्कासी दुई सय पचासमा कसरी उक्लियो होला यो खाने तेलको विषयमा के भएको थियो भने प्रायसो यो जुन ठाउँमा खाने तेलको मिलोहरू छन् त्यो मिलोहरूमा बाहिरबाट अन्य वस्तुको तेलहरू ल्याएर त्यो मिसाएर बेच्थ्यो होला सायद जस्तो लाग्छ अब हामीले आकलन गर्ने कुरा क्या एक्कासी एक्कासी बढ्यो हामीलाई पनि अब किन्दै हामी जस्तो कि उपभोक्ताले जति खानुहुन्छ त्यति त हामी पनि खान्छौँ त्यसो भएको हुनाले जस्तो कि त्योमा अहिले किन यस्तो महँगी भयो किन बढ्यो एक्कासी तपाईँको अहिले तपाईँको तेलको मूल्य तेह्र चौध सय पाइने पेटी बाइस सय तेइस सय उनीहरूले नै भनिरहेको अवस्था छ कि जस्तो कि भैरुवामै तुलसीपुरमै अनि त्यसो भन्दाखेरि उति बेला बाहिरबाट आउने जुन कच्चा पदार्थ नआउँदाखेरि शुद्ध तोरीको तेल पेल्दा हामीलाई यो परेको छ भन्ने जवाब दिनुभएको छ जस्तो कि त्यहाँका फ्याक्ट्रीहरूसँग पनि कुरा गरिरहेको छौँ हामीले यहाँको जस्तो कि तेलको विक्रेता हरू पनि हुनुहुन्छ र अन्य व्यापारीहरूसँग कुरा गर्दा त्यो भन्नुभएको छ र अर्को कुरा चामलमा जस्तो कि चामलमा दुई सय तिन सय रुपियाँ प्रति बोरा बढेको छ यो कुरा पनि हामीले यो नाकाबन्दीकै कारणले बढाउनु भएको कि के हो भन्दाखेरि चामलको मूल्य चाहिँ अब चामलको मूल्य खासै बढे होइन जस्तै ब्ल्याकमा तेल किन्दाखेरि हामीलाई यति भाडा महँगो पर्छ भनेर गाडीवालाहरूले नै स्वयं तपाईँको हामी यति रुपियाँभन्दा यति जस्तो कि दुई पहिलाको बोक्ने भाडा दर रेटभन्दा दुई सय रुपियाँ बढी नहुन्जेल हामी बोक्दैनौँ भने हिसाबले चामलमा केही अलिकति बढ्या हो तेलको विषयमा चाहिँ यो फ्याक्ट्रीवाला जो तेल उत्पादन गर्ने फ्याक्ट्रीहरू छन् तिनीहरूबाट नै त्यति बढेको हुनाले चाहिँ अब हामी व्यापारी काम पनि बढेर आयो अनि उपभोक्तामा पनि यो बढेरकै रेट गएको छ तर रुकुमै कृषकहरूले उत्पादन गर्ने सागमा पनि मूल्य वृद्धि भएको छ भनेर भनिन्छ साग त होइन गणेशजी साग त अब पहिला पनि पाँचै थियो अहिले पनि पाँचै छ गणेशजी एउटा उपभोक्ता भएर हेर्ने हो भने नाकाबन्दीको प्रभाव रुकुममा कतिको देख्नुहुन्छ तपाईँ रुकुममा नाकाबन्दीको प्रभाव चाहिँ धेरै परेको छ खास गरी विद्यालय जाने बालबालिका अनि दैनिकी गुजारा चलाउने मजदुरहरू त्यस्तै गरेर चाहिँ अन्य चाहिँ सरकारवाला चाहिँ यातायातको कुरा धेरै प्रभाव परेको छ र बजारमा खास गरी उपभोग्य वस्तुहरूको चाहिँ मूल्य आकासिएको छ जस्तो कि तेलका कुरा गरौँ तेल उत्पादन कम्पनी नेपालकै हो तर कच्चा पदार्थ चाहिँ तोरीको तेल नेपालमै उत्पादन हुन्छ तर पनि त्यो चाहिँ नाकाबन्दी भन्ने बित्तिकै किन चाहिँ बढेर आयो त्यो चाहिँ यहाँ सोचनीय विषय रहेको अवस्था छ त्यस कारणले गर्दा यो नाकाबन्दीको नाममा चाहिँ कालोबजारी हुने त्यसपछि मूल्य वृद्धि गर्ने यो प्रचलन चाहिँ यसलाई चाहिँ हटाउनुपर्छ र त्यो नियमनकारी भूमिका निर्वाह गर्ने सम्बन्धित निकायले चाहिँ यसलाई चाहिँ अनुगमन गर्नुपर्छ भन्ने लाग्छ मलाई गणेशजी तपाईँहरू मूल्य त बढेको छ भनेर भन्ने आवाज उठाए हुन्थेन नागरिकको तर्फबाट तपाईँहरू अब यसमा यस्तो छ जस्तो अहिले भर्खरै दसैँ र तिहारको चाहिँ अब गाउँतिरको प्रस्थानले सहरतिर चाहिँ पस्ने क्रम जारी छ र कतिपय अवस्थामा चाहिँ हिजो भएका स्टक सामग्रीहरू चाहिँ अहिले पनि प्रयोग भइरहेका छन् प्रत्येकका घरहरूमा र अहिले नयाँ वस्तु किन्दा प त्यो कुरा चाहिँ मूल्य वृद्धि भएको भन्ने कुरा चाहिँ सुन्नमा आएको अवस्था छ तर आफूले मैले नै आफैले चाहिँ त्यो कुरा चाहिँ खरिद गरेको अवस्था छैन यदि मलाई चाहिँ त्यो कुराको चाहिँ खरिद गरेको अवस्था हुन्थ्यो भने मैले पनि त्यसको विरुद्धमा चाहिँ सम्बन्धित निकायहरूमा चाहिँ त्यो आवाज चाहिँ उठाउने चाहिँ जमर्को गर्ने थिएँ र समग्रमा मेरो मात्रै कुरा होइन कि समग्र उपभोक्ताहरूले चाहिँ यदि त्यस्तो चाहिँ मर्कामा परेको अवस्था छ भने सम्बन्धित निकायमा चाहिँ त्यसको आवाज चाहिँ बुलन्द गर्नुपर्छ उजुरी गर्नुपर्छ भन्ने हो यसपछि म फेरि सहभागीको प्रश्न लिन्छु कृपया हात उठाइदिनु होला नमस्कार मेरो नाम सुषमा बुढा मुस्कोट नगरपालिका साथ मेरो प्रश्न शेरबहादुर पुललाई छ उहाँले भन्नुभयो कि प्रशासनमै नै उजुरी जानुपर्छ भन्नुभयो र तपाईँहरूले बजार अनुगमन गर्ने तपाईँको दायित्व हो कि होइन बजारमा के कस्तो भइरहेको छ भन्ने यसको लागि प्रश्न पारिदिनु होला शेरबहादुरजी तपाईँहरूको दायित्व हो कि होइन अब जिल्लाभित्र हुने हरेक क्रियाकलापको दायित्व भनेको प्रशासनको हुन्छ जस भयो नि अपजस भयो नि प्रशासनले लिनुपर्ने हुन्छ अत्यावश्यक सेवा अन्तर्गतका विभिन्न किसिमका वस्तुहरू अब सहज भयो नि कि भएनन् अब त्यसको उपभोग कसरी भइरहेछ भन्ने कुरा हामी टाइम टाइममा त्यसको अनुगमन पनि गर्ने गर्छौँ अब बहिनीले भनेअनुसार अब अनुगमन गर्ने दायित्व हाम्रै भएअनुसार अब करिब दुई हप्ता अगाडि हामीले अनुगमन नै गरेका थियौँ अब उद्योग वाणिज्यसँग लगायत अब सरकारले सबै पछिको समूहमा रहेर हामीले अनुगमन गरेका थियौँ आफ्नो दायित्वप्रति हामी सदैव जिम्मेवार नै छौँ भन्ने लाग्छ मलाई तपाईँहरूलाई ग्यास पुगेकै छ होला खाने तेल पुगेकै छ अनि किन तातो प्रस्तुत होइन होइन त्यस्तो होइन अब हामीलाई ग्यास पुगेकै छ खाने तेल पुगेकै छ भन्ने कुरा हामीले एक उपभोक्ताको तरिकाबाट पनि हेर्ने गर्छौँ त्यसलाई अब जिल्लामा अब यत्रो नाकाबन्दीको समयमा चाहिँ अब कतिखेर ग्यासको अभाव भइरहेको हुन्छ कतिखेर पेट्रोलियम पदार्थको अभाव भइरहेको हुन्छ अब अन्य खाद्यान्नको अभाव भइरहेको हुन्छ त्यसो होइन भने देश यत्रो सङ्कटमा परिराख्या बेला प्रशासन के हेरेर बसिराखेको छ होइन प्रशासनले त अब भनेको छ नि त अब अब समय समयमा उजुरी गरेर समय समय त के को कसो हो अब कालो बजारी भएको भने त्यो उजुरी गर्नुहोस् हामी तत्काल कारवाही गर्छौँ होइन भनेदेखि अब बाहिर बाहिर कुरा गर्ने अब कसै अब आलोचना मात्र गरे हो कि त्यो कुराको भन्ने कुरा पनि हुन्छ नि त नाकाबन्दी भइसकेपछि रुकुममा पनि त्यसको असर छ भनेर भनिएको छ अब नाकाबन्दी पछि अब वस्तु त अब रुकुममा पनि अब असर त पर्ने नै भयो तर तुलनात्मक रूपमा यहाँ रुकुममा अलिक कम असर परेको छ अब अत्यावश्यक सेवाका विभिन्न क्षेत्रहरूमा चाहिँ अब त्यति बित्न हामी चाहिँ त्यस्तो का के अरे बढी असर परेको चाहिँ देख्दैनौँ अब यदि त्यस्तो भइहालेछ भनेदेखि हामी तुरन्तै कारवाही गर्छौँ अनि एक सय बिस रुपियाँमा पाइरे एक सय दुई सय पचास रुपियाँमा पाइँदा चाहिँ त्यो असर होइन होइन मैले अघि नै भनिसकेको छु सुरुमा पनि भने अब कसैले एक सय बिस पर्ने तेल दुई सय पचासमा किन्छ भनेदेखि थप त्यसले पाँच सय रुपियाँ अन्य कतैबाट लिन्छ भन्ने हो कि त्यसको अर्थ होइन भनेदेखि किन किन्नुहुन्छ उहाँले एक सय बिस पर्ने तेल यदि अब त्यस्तो हो भनेदेखि त उहाँले बिल लिएर हामी कहाँ आउनुहोस् कहाँबाट किन्नुभयो कोसँग किन्नुभयो भयो अब हामी तत्काल जफत गर्छौँ अब राजस्वमा जम्मा गरिदिन्छौँ हामी अब कारवाही गरिदिन्छौँ म फेरि सहभागीको प्रश्न लिन्छु नमस्कार मेरो नाम उर्मिला गौतम घर रुकुमकोट मेरो प्रश्न चाहिँ शेरबहादुर पुन्जीलाई छ गाडीहरू को लागि चाहिने पेट्रोल त भारतबाट ल्याउने भएकोले नाकाबन्दीका कारण महँगो भयो तर हामीले प्रयोग गर्ने तेल त नेपालमै पाइन्छ तर पनि नेपालमा तेलको किन महँगी छ त्यसैले नाकाबन्दी चाहिँ विशेष गरेर भारतले गरेको हो या नेपालले गरेको हो यो एउटा प्रश्न र अर्को प्रश्न यहाँहरू तिनैजनालाई रहेको छ भारतले गरेको नाकाबन्दीको प्रभाव तपाईँहरू जस्तै कर्मचारी र हामी जनताहरूलाई परेको छ तर पनि तपाईँहरूले नाकाबन्दीको सामना गर्दै हामीले जनताहरूकै लागि भारतसँग गुहार मागेर जनताको समस्या समस्या समाधान गर्न लागिरहेका छौँ भनेर भन्नुहुन्छ तर पनि हाम्रो गाउँघरमा चाहिँ आवश्यक खाद्य पदार्थ पदार्थहरूको कालो बजारी भइरहेको छ के तपाईँहरूले यो कुरा बोलीमा मात्रै भन्नुभयो भन्नुभएको हो कि या व्यवहारमा पनि लागू गरिरहनु भएको छ स्पष्ट पारिदिनु होला नवराजी देश सङ्कटमा परिराखेका बेला व्यवसायहरूका लागि पैसा मात्रै सबै थोक हो अब एक एक ढङ्गले एउटा नागरिकको क्षेत्रबाट बुझ्दाखेरि मान्छेले तपाईँले भने जस्तै सबैलाई म पनि त्यही क्षेत्रमा मैले पनि सबै बाहिरबाट आएको चिज उभो गर्ने हो त्यसो भए हुनाले यो पैसा मात्रै भन्ने भन्दा पनि तपाईँको यो रुकुमबाट सुरुवात भएर रुकुमबाट उत्पादन भएर बाहिर जानेको भइदियो भए यहाँ यहाँबाट हामीले त्यसको जवाब दिने हुन्थ्यो जस्तो कि जुन अघि तेलको कुरा आयो चामलको कुरा आयो जस्तो कि भारतबाट तेल आउँदैन अनि तेल महँगोमा किन्छौँ महँगोमा किनेपछि यति पैसामा लिँदैनौँ भन्छ चामल त्यसरी बढेको तेलको कुरामा त कच्चा पदार्थ बाहिरबाट नआउँदा हामीले यसरी बढाछौँ भन्छन् अब जो जस्तो कि हामीले उपभोक्ताहरूले पनि यो महँगोमा किन किन्नु किन्दाखेरि यस्तो उजुरी जिल्ला प्रशासनमा दिनुभयो भने त्यसको त्यसको स्पष्टीकरण त हामीले पनि त दिनुपर्ला व्यवसाय व्यवसाय गर्ने र ल्याउने र बेच्ने मात्र त होइन त्यसो भए हुनाले हामीले कतिमा किनेका छौँ र कतिमा बेचेका छौँ भन्ने कुरा अब हामीले भन् हामीले पारदर्शिक तरिकाले हामीले बेला बेलामा जनाइराखेको अवस्था पनि हो भनिराखेको अवस्था पनि हो पुरा मलाई अलि स्पष्टसँग भनिदिनुहोस् त खाने तेलमा यो नाकाबन्दीको प्रभाव कसरी पर्छ यो कच्चा पदार्थ उतैबाट आउँछ भन्ने फ्याक्ट्रीहरूबाट आएको कुरा मात्रै अब हामीले गएर देखाए पनि छैनौँ हामीले उत्पादन गर्ने बेला हेरे पनि होइन तर यसरी किन महँगियो यसरी लब लब अहिले खाने तेलको त डबलकै फरक छ अब तपाईँको दस रुपियाँ बिस रुपियाँ महँगो पर्नु तेलको भाडाले तलमाथि हुनु स्वाभाविकै थियो अहिलेको पहिलाको मूल्यभन्दा त झन्डै झन्डै हन्ड्रेडै बढ्ने बढ्ने बेला जस्तो भइसक्यो अब जस्तो कि एक बोतल तेल बाह्र तेह्र सय पाउने तेल बाइस सय गइसक्यो भने त्यो त अचम्म कुरा हो नि त्यति बेला हामीले पनि सोधेका थियौँ यो तेल पठाउने जस्तै दाङमा पनि तेल उत्पादन मिलोहरू छन् जस्तै भैरवामा पनि छन् अन्य ठाउँमा सोद्धाखेरि उताबाट कच्चा पदार्थ आउँदैन शुद्ध तोरीको तेल फेल्दाखेरि अरे हामीलाई यति महँगो पऱ्यो त्यसो भएर किन् किनियो भने यो छ छनत्र छैन भन्ने कुरा छ त्यसो भए हामीले केही समयमा अहिले अहिले पहिलाको भन्दा एकदम अहिले हामीले बिस पेटी तेल ल्याउनुहोस् न साउजी भन्यो भने अहिले साउजीहरूले पनि बिस पेटी तेल नदिन सक्ने अवस्था छ एकुरी त्यति महँगोमा आएको तेल एकुरी किन्न भन्न नसकिने त्यसो भए हुनाले योलाई उतैबाट अब यो राज्यका निकायहरूले सबै सरकारवालाहरूले कमसेकम त्यहाँ तेल फ्याक्ट्रीवालासम्म पनि गएर यो के कति कारणले बढेको हो भन्ने खालको स्पष्ट आएपछि नवराजी यदि त्यो भने पनि मूल्यमा एकरूपता हुनुपर्ने हो नि अहिले हामीले भर्खरै बजारमा बुझ्ने बेलामा दुई सय दसदेखि दुई सय पचाससम्म हो प्रत्येक पसलमा फरक फरक मूल्य छ यस्तो होइन होला त्यो पहिला जस्तो कि जस्तो कि ठुलो भलममा ल्याउने मान्छेहरूसँग सट्टै त्यसको असर आयो जस्तो कि उहाँ ठुलो भलममा आउने त आज गाडी आउँछ आज सिद्धिन्छ नि त भोलि आउँदा खरिद महँगो पऱ्यो होला जस्तो जो पुरानो खरिद होला पुरानो खरिद सस्तोमा बेच्नु भयो होला कसैले अब जस्तै नयाँ खरिद अलिक महँगो पऱ्यो भने महँगो खरिद बेच्ने हुन्छ अस्ति ग्यासकै कुरा पनि के भएको थियो भने पन्ध्र सय नब्बे रुपियाँ ग्यासको निर्धारित मूल्य थियो जस्तो कि रा सतबरिया ग्यास ग्यास कम्पनीले आधा ग्यास राखेर ट्रक पठाइदियो आधा ग्यास ट्रक राख्दाखेरि ग्यास ट्रक चाहिँ पुरै आयो ग्यास त आधा आयो आधा सिलिन्डर आयो नि त त्यसो भए कस्तो उयो भाडा त बढी नै तिर्न पर्ने भयो त्यसो भए हामीले फेरि यस्ता अति आवश्यक वस्तुहरूलाई गाह्रो हुन्छ भनेर जिल्ला प्रशासनमै गएर छलफल गरेर यो यति महँगो छ भनेर नौ सयमा बस् बेच्ने बनाइयो मतलब अति आवश्यक वस्तुहरू अब तेलको कुरा पनि हामीले सुरुमा के भनेको थियौँ भने यति महँगो तेल त बेच्न पनि नसकिने खान पनि नसकिने भयो त गाह्रो भयो अब बिस रुपियाँ तिस रुपियाँ पचास रुपियाँसम्म तलमाथि पेटीमा बढ्नु स्वाभाविकै हो त्यसो भने डबलकै फरक छ भन्दाखेरि त उताबाट तेल फ्याक्ट्रीहरूमा हामीलाई कच्चा पदार्थ नआउनाले हाम्रो शुद्ध तोरीको तेल पेल्ने भएको हुनाले यसो महँगो छ भनेर भन्ने जानकारी जो पाइहाल्छ छ अहिलेसम्म हस् म फेरि सहभागीको प्रश्न लिन्छु कृपया आफ सुटाइदिनु होला नमस्कार मेरो नाम यज्ञ खनाल मेरो घर मगमा दुई मेरो खास प्रश्न नवराज दाईलाई तपाईँहरूले काहीँ अलिक पछाडि आएको सामान महँगो हुन्छ अगाडिको सामान सस्तोमा बेचिरहेछन् भनेर यसरी भन्नुभयो तर त्यो कुनै पसलले पनि अहिले यत्रो खलनाकै बजारमा कुरा गर्दाखेरि यत्रो बजारमा एउटा पसलले पनि मूल्य सूची राखेको देखिँदैन तपाईँ कमसेकम माथि उद्योगवासीसँग जित्दाखेरि तपाईँले सबै काम गर्छु भन्नुहुन्छ तपाईँले यति मूल्य सूची शुद्ध राख्न सक्नु भएन यो के कति कारणले हो र अर्को म प्रशासन शेरबार पुन्ज्यूलाई राख्न चाहन्छु उहाँहरूले बिल नै पेस गर्ने भन्नुभयो खुद्रा पसलमा तपाईँहरू प्रत्येक खुद्रा पसलमा गएर बुझ्नुहोस् खुद्रा पसलमा तपाईँहरूको बिल छैन त्यो बिल हामी कहाँबाट ल्याएर तपाईँहरूलाई यहाँ प्रशासनमा पेस पेस गर्न सक्छौँ तपाईँहरूलाई हामी त्यो बिल पेस गर्ने भने हामी सप्लायर्सबाट किन्ने होइन ग्राहक भनेको त खुद्रा पसलबाट किन्ने हो खुद्रा पसलमा बिल छैन यो अनुगमन तपाईँले के हेर्नु भएको हस् शेरबहादुरजी नागरिकहरूबाट बिल खोज्ने कि व्यवसायहरूलाई बिल राख्न लाग्यो होइन अब बिल भने चाहिँ हामीले पेट्रोलियम पदार्थको जुन मूल्य अब डबल त्रिपल भयो भन्ने हिसाबमा चाहिँ त्यो उसको बिल ल्याउनुहोस् भनेर हामीले भने हो तर अब उपभोग्य सामान अन्तर्गत हामीले अब दैनिक उपभोग गर्ने दाल चिनी अब त्यो चामल ग्यासहरू लगायतको कुराहरूमा चाहिँ हामीले मूल्य सूचक राख्नुहोस् किनकि अब उधार आर्थिक नीतिमा चाहिँ अब बजार मूल्य अब बजार स्वयंले निर्धारण गर्छ भन्ने एउटा कन्सेप्ट भावनाले अब यति सर सर र तपाईँले अब बुन्ली सुची राखिदिनु भयो भनेदेखि अब उपको सोध्नु त पर्दैन नि कमसेकम साउजीलाई अब सर र देख्यो भने अब ए दाल साठी रुपियाँ किलो चामल साठी रुपियाँ किलो भन्ने बुझ्यो भने त उसले त्यो अनुसार किन्न सक्छ नि त हो त्यो अनुसारले हामीले अब बजारमा एक रुपियाँ त काम गर्नको लागि खुद्रा पसलहरूलाई चाहिँ के अरे मूल्य सूची राख्नुहोस् प्यान नम्बर राख्नुहोस् जस्ता कुराहरू चाहिँ भनेका छौँ अब उहाँले पनि अब क्रमिक रूपमा गरिरहनु भएको छ अब यस्तो भइरहेछ योभन्दा पहिले हामीले जिल्ला प्रशासनकै सहायक प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्ने बेलामा अब व्यवसायहरूले आफ्नो पसलका अगाडि मूल्य सूची राखेनन् भने म प्रशासनको मुख देखाउँछु कारवाही गर्छु भनेर भन्नुभएको थियो त्यो गरेको देखिँदैन नि होइन अब हामीले तपाईँ त नेता जस्तै हुनु भएन र कर्मचारी भएर पनि होइन होइन तपाईँले अब कसरी बुझ्नुहुन्छ होइन हामीले अब कर्मचारीकै भूमिका निर्वाह गरिरहेको जस्तो लाग्छ अब सहायक प्रमुख जिल्ला अधिकारीले चाहिँ अब त्यसो भनेर त अब गरिरहेको जस्तो कुरा पनि छ हामीले अब त्यहाँ के अरे बजार क्रममा जाँदाखेरि त्यहाँ विभिन्न किसिमको गविधिहरू देखिए अब म्याद नागेको कुराहरू देखिए अब कति व्यवस्थित नभएको कुराहरू देखिए फोहोरमा यताउता भन्ने किसिमको कुराहरू धेरै देखिएको थिएँ अब यस्ता कैफियतहरूलाई चाहिँ हामीले सुधार गर्नुको लागि हामीले जिल्ला प्रशासन कार्यालयमा बोलाएको थियौँ अब यस्तो यस्तो गर्नुपर्छ यस्तो गर्नुपर्छ सुधार गर्नु होला भनेर भनेका थियौँ अब अटेर गर्नेलाई चाहिँ पुलिस मार्फत चाहिँ हामीले सम्झाउने बुझाउने प्रयास गरेका छौँ अब यदि सम्झाइ बुझाइ मान्नुहुन्छ भनेदेखि हामीले अब मान्नु भएन भने बिस्तारै अब सिरिज अन्तर्गत हामीले कारवाही गर्ने हो त्यो दायरा बढाउँदै जाने हो नवराजी तपाईँलाई मूल्य सूची राख्ने केले छेक्या छ मन मनपरी गर्न पाइँदैन भनेर है मूल्य सूची राख्नै छेकेको त होइन बेलामा एकचोटि योभन्दा पाँच सात महिना अगाडि पनि लगभग प्रिन्ट राखेको त प्रिन्ट त त्यसमै हुन्छ सबै प्रिन्ट भएको त राख्नु परेन दैनिक उपभोग्य सामानको कमसेकम मूल्य सूची राख्नुहोस् है भनेर हामीले पनि भनेका थियौँ र कतिपय अस्ति अनुगमनकै क्रममा अनुगमनमा हामी पनि जिल्ला प्रशासनले अनुगमन गर्दाखेरि हामी पनि सँगै थियौँ कतिपय ठाउँमा नदेखिया थियौँ नदेखिया भएको कारणले यो अहिले जुन यो नाकाबन्दीको कारणले बजारमा यस्ता यस्ता कुरा उठेको यस्तो चाहिँ महँगी छ कालो बजारी छ भन्ने उठायो बेला कमसेकम दैनिक उपयोग सामानको सबैले राखिदिनुहोस् है भन्दाखेरि अब कहिले केही कसैले चाडपर्वको बेला कसैलाई फुर्सद भएन कसैले लेखिदिनु भन्ने कुरा राख्नु भएको थियो अझ त्यसले पनि भएन भनेर अस्ति जिल्ला प्रशासनले सबैलाई बोलाएर अब अनिवार्य पाँच दिनभित्रै राख पर्छ दैनिक उपभोग्य सामान कारोबार गर्ने मान्छेले जस्तो कि सबै दैनिक उपभोग्य सामान बाहेक अन्यमा प्रिन्ट रेट पनि हुन्छ प्रिन्ट रेट भएको त परेन जस्तो दाल चामल चिनी तेल नुन खुल्ला बेच्ने त्यसको चाहिँ मूल्य सूची अनिवार्य राखिदिनुहोस् रा राजी त्यो राख्नुपर्छ भन्ने कुरा सबैलाई थाहा छ पटक पटक यहाँले त्यो भनिसक्नुभयो भनिदिनुहोस् त अहिले एक लिटर दङ्गाली खाने तेलको मूल्य कति हो अहिले एक लिटर दङ्गाली खाने तेलको मूल्य पहिलाको भन्दा ठ्याक्कै डबल असी दुना एक सय साठी साठीभन्दा दुई सय बिस रुपियाँ पर्छ अहिले त्यो साठी पनि निश्चित भएन सबै पसलमा एक सय साठी हो कि दुई सय साठी हो कि एउटै हुनुपर्ने हो कि होइन जस्तो कि मैले हिजो मात्रै तेल किनेको थिएँ मैले पनि अब बाइस सय रुपियाँ बाइस सय रुपियाँ लगभग लगभग धेरै मात्रामा तेल किन्दा पनि परेको थियो कि मलाई बाइस सय रुपियाँ पर पेटीको भनेपछि बाह्र लिटर दस लिटर हुन्छ त्यसमा गणेशजी यसरी व्यवसायहरूले मनपरी गर्न पाउँछन् कानुन त होइन यसमा मनपरी गर्न पाउँदैनन् अब यसको चाहिँ अनुगमनकारी निकाय भनेको स्थानीय प्रशासन हो प्रशासनमा चाहिँ एउटा बजार अनुगमन समिति हुन्छ बजार अनुगमन समितिले चाहिँ औल्याएका चाहिँ गल्ती त्रुटिहरूलाई सच्याउनको लागि चाहिँ मौका दिने हो र त्यसपछि पनि त्यो बजार अब अव्यवस्थित भयो कसैले अब सामानहरू लुकाएर राख्यो कसैले बढी मुनाफा खाएर बिक्री गर्यो भने त्यस्तो व्यापारीहरूको लागि चाहिँ कालो बजारी ऐन अन्तर्गत चाहिँ कारवाही हुन्छ कालो बजारी ऐनले के भन्छ भने सकेसम्म चाहिँ अब सामानको जफतदेखि लिएर जरिमाना कोहीसम्म चाहिँ हुने व्यवस्था गरेको छ जस्तो व्यापारीहरूले चाहिँ अधिकतम बिस पर्सेन्टभन्दा बढी चाहिँ नाफा खानु हुँदैन भन्ने पनि व्यवस्था गरेको अवस्था छ अहिले हेर्दा के देखियो भने तेलमा तेलमा चाहिँ एउटा चाहिँ लोगो लागेको चाहिँ प्रिन्टर रेट छ त्यसको धेरै गुणा चाहिँ चाहिँ महँगोमा चाहिँ तेल बिक्री भएको अवस्था छ त्यस गर्दा व्यापारीहरूले चाहिँ आफूले खरिद गरेको मूल्यमा बिस प्रतिशत बढी नबनाएर अब आउने चाहिँ शुल्क चाहिँ बराबरको चाहिँ रकममा चाहिँ खरिद बिक्री गर्नुपर्ने हो गणेशजी यहाँका निमुखा नागरिकहरू तपाईँहरूको मुख ताखेर बसेका छन् नागरिक समाजको अगुवाहरू तपाईँहरू आवाज उठाइदिनु होला र यो समस्या समाधान होला भनेर तपाईँ चाहिँ के गरिराख्नु भएको छ अब बजारमा अब यो अभाव र कालो बजारी भयो भन्ने कुरा चाहिँ अब सुनेको मात्रै अवस्था छ जस्तो जिल्ला प्रशासन कार्यालयको चाहिँ शाखा अधिकृतज्यूले भन्नुभयो अब जाने चाहिँ आधार के त जस्तो चाहिँ एउटा पसलबाट चाहिँ यो कालो बजारी अथवा चाहिँ धेरै मुनाफा खाएर चाहिँ बिक्री भयो भने कसैले आवाज उठाउँछ भने त्यसलाई पुष्टि गर्ने चाहिँ प्रमाण के त्यो पुष्टिसहितको प्रमाणसहित कहाँ हामी कहाँ पनि त्यो कुराको चाहिँ अब सहयोग लिन आएमा हामी पनि त्यो कुराको चाहिँ अगुवा अगावा भएर चाहिँ अगाडि बढाउने कुरा हो र सम्बन्धित निकायमा गएर चाहिँ सम्बन्धित व्यापारीहरूलाई चाहिँ कारवाहीको लागि चाहिँ दायरामा ल्याउने कुरा रहन्छ तर एउटा कुरा के हो भने बजारमा चाहिँ हल्ला बढी तर चाहिँ त्यसको पुष्टि हुने चाहिँ कुराहरू चाहिँ कम भयो भने प्रशासनलाई पनि कारवाही गर्ने चाहिँ प्रमाणहरू हुँदैन र हामीले आवाज उठाउँदा पनि चाहिँ सप्रमाण चाहिँ आवाज चाहिँ उठाउन सकिने अवस्था हुँदैन कारणले सबै उपभोक्ता चाहिँ अबहरूलाई चाहिँ मेरो अनुरोध कुरा के हो भने यदि हामीले कुनै सामानहरू खरिद गर्छौँ भने त्यो सामानको चाहिँ मूल्य कति हो भन्ने कुरा चाहिँ पहिलो चाहिँ बिल लिन चाहिँ नभुल्ने हो बिल लिँदाखेरि चाहिँ त्यो बिलको चाहिँ उसले खरिद गरेको मूल्य र बिक्री गरेको मूल्यमा धेरै प्रतिशत फरक नआयो भने त्यहाँनिर चाहिँ बढी मुनाफा खाएर चाहिँ बिक्री खरिद बिक्री गरेको भन्ने ठहर हुन आउँछ त्यस कारणले गर्दा कानुन त चाहिँ बिस प्रतिशतभन्दा बढी चाहिँ मुनाफा खायो भने त्यो चाहिँ सजायको भागीदार हुन्छ र सम्बन्धित निकायमा चाहिँ हामी पनि अगाडि लागेर चाहिँ त्यसको कारवाही गर्न तयार छौँ यहाँ धेरै कुराहरू चाहिँ आए सहभागीहरूबाट अब यो ठुला मान्छेहरूलाई चाहिँ प्रभाव छैन साना मान्छेहरूलाई प्रभाव छ भन्ने कुराको दृष्ट उदाहरण के देखिन्छु भने अहिले काठमाडौँमा विदेशी नियोगका गाडीहरू चाहिँ जहाँ पनि चलिरहेका छन् अनि सरकारले विदेशी नियोगका गाडीहरूलाई चाहिँ निर्वाध रूपमा चाहिँ एकदम विशेष व्यवस्थाको साथ चाहिँ तेल उपलब्ध गराइदिएको छ तर हामी काठमाडौँ जानु पर्यो र काठमाडौँबाट यहाँ आउनु पऱ्यो भने हामी चढ्ने गाडी सार्वजनिक गाडीमा चाहिँ तेल पाउनु अभाव छ कसले गर्ने त्यसको चाहिँ नियमन कसले गर्ने व्यवस्थापन कसले गर्ने भनेको त्यसको दायित्व भनेको राज्य राज्यका अङ्गहरू स्थानीय निकायसम्म रहेका चाहिँ त्यस्ता अङ्गहरूले चाहिँ गर्ने नागरिकहरूलाई शास्ति भएको कुराको चाहिँ महसुस गर्ने र त्यसको चाहिँ अगुवाई गरेर चाहिँ त्यसलाई चाहिँ व्यवस्थापन गर्ने दायित्व चाहिँ फेरि चाहिँ गएर चाहिँ सरकार सरकारका निकाय र पदाधिकारीहरू चाहिँ आउँछ हामीहरूले चाहिँ गर्ने कुरा के हो भने एउटा आवाज र एउटा चाहिँ एउटा आवाज उठाउने अधिकारको कुरा मात्रै उठाउने कुरा हो त्यसलाई सम्बोधन गर्ने निकाय भनेको फेरि राज्यकै अङ्ग रहने भावनाले अब त्यस्तो अवस्था छ भने हामी त्यसलाई आवाज उठाएर चाहिँ सम्बन्धित निकाय चाहिँ जान्छौँ हस् बिबिसी मिडिया एक्सन र रेडियो सानीबेरीको सहकार्यमा तयार पारिएको हाम्रो सरकारमा आज हामी सीमामा गरिएको नाकाबन्दी र यसले पारिरहेको अप्ठ्यारोको बारेमा बहस गरिरहेका छौँ हामीसँग हुनुहुन्छ जिल्ला प्रशासन कार्यालय रुकुमका प्रशासकीय अधिकृत शेरबहादुर पुन रुकुम उद्योग वाणिज्य सङ्घका महासचिव नवराज गिरी र नागरिक समाजका प्रतिनिधि गणेश समाल अब म फेरि तपाईँ सहभागीको प्रश्न लिन्छु कृपया हात फुटाइदिनु होला नमस्कार मेरो नाम मनबहादुर पुरी घर आठबिस डाँडा एक रुकुम बजार अनुगमन बजार अनुगमन भन्नुहुन्छ खलङ्गाको तल्लो बजार र माथिल्लो बजार मात्रै हो कि आठ पनि हो सिङ्गै डोल्पाको सिङ्गै जिल्ला डोल्पाको आठ बजारमा न त त्यहाँ मूल्य सूची छ न त्यहाँ पसलहरू कुनै दर्ता भएका त्यहाँ बिल प्याडहरू छ हामीले त्यहाँ एउटा नुनकै कुरा गर्दा बिस पच्चिस रुपियाँमा पाइने नुन पचास साठी जाँदैछ अनि डोल्पाको मानिसले त्यहाँबाट कसरी जीविका चलाउने हुन् र हामीले पनि कसरी जीविका चलाउने हो नुन पनि छैन भन्छन् पसलमा एक दुई प्याकेट तपाईँलाई नियमित ग्राहक भएर हो त्यही पनि खै हेर्नुपर्छ भनेर भन्छन् त्यो निकाय कसले गर्ने डोल्पाको माथि चाइनातिरबाट भोटबाट मान्छे बोलाउनु पर्ने कि मधेसतिरबाट नै मधेसीलाई बोलाउनु पर्ने यो प्रशासकीय अधिकृतज्यूले प्रश्न पारिदिनु होला हस् प्रशासकीय अधिकृतज्यू तपाईँहरू सदरमुकाममा त अनुगमन गर्न भ्याउनु भएको छैन आठ बिसकोट रुकुमकोट बाँफीकोट चौरजारी पुग्नु होला र अब हामीले चाहिँ अलिकति तुलनात्मक रूपमा बढी सघन व्यापारिक क्षेत्र भएको ठाउँमा चाहिँ अब अनुगमन सुरु गरेका हौँ अब खलङ्गामा हामीले केही भागमा अनुगमन गरेका छौँ अब केही भाग अनुगमन गर्नै बाँकी छ अनि क्रमशः हामी जिल्लाका अन्य अन्य अब व्यापारिक क्षेत्रमा पनि बिस्तारै अनुगमन गर्दै जाने भन्ने छ कहिले जानुहुन्छ अब जनशक्तिको अभाव छ अब जनशक्ति मिलाएर अब त्यसले त्यो अनुसार हामी अब शेरबहादुर पुन्जी हामीले धेरैपल्ट जिल्ला प्रशासन कार्यालयलाई यही प्रश्न गरिरहेका छौँ तपाईँहरू बजार अनुगमन कहिले गर्नुहुन्छ मूल्य सूची राख्न कहिले लगाउनुहुन्छ यो कालो बजारी कहिले हटाउनुहुन्छ भनेर तपाईँहरू गर्छौँ मात्रै भन्नुहुन्छ सधैँ गरेको कहिले हामीले गरेकै छौँ त अब यदि गरा हुन्थेनौँ भनेदेखि अब अब हामीले यहाँ खलङ्गामा अनुगमन गऱ्यौँ होइन अब त्यसको असर भनेको अब केही कुराहरूमा मूल्य सूची राख्ने जस्ता प्यान नम्बर राख्ने जस्ता कानुनी कुराहरू लेगलिटी दिने कुराहरू जस्ता कुराहरू भएको छ नि सुधार त केही नभएको छ नि त हस् म फेरि सहभागीको प्रश्न लिन्छु नमस्कार मेरो नाम लक्ष्मण विक दारमकोट एक सल्यान मेरो प्रश्न रहेको छ नवराज गिरिजीलाई जुन भारतीय अघु अघोषित नाकाबन्दी छ त्यसको साथसाथै हामीले दैनिक उपभोग्य सरसामानहरूमा कालोबजारी र मूल्य वृद्धि देखिरहेका छौँ र त्यो वृद्धि सँगसँगै अब गरिब समुदाय र त्यो क्षेत्रका मानिसले कसरी जीविका चलाउन सक्छन् त नजिकैबाट तपाईँको पनि लिन्छु पहिरो लहरबाट नमस्कार मेरो नाम माया दाहाल ठेगाना बाफीको सात रुकुम मेरो प्रश्न छ नवराज गिरीलाई व्यापारीहरूको पसलमा मूल्य सूची नै छैन भए पनि मूल्य सूची भएको तर मूल्य निर्धारित नगरिएको सूची मात्र देखिन्छ तपाईँहरूले आँखा छल्नको लागि गरिएको तपाईँहरूको मिलोमतो हो कि यसको लागि जानकारी गराइदिनु होला नमस्कार मेरो नाम विमला खनाल मेरो प्रश्न तिनैजनालाई छ हामी मानव जाति भइसकेपछि हामीलाई पाँचवटा कुराको अति आवश्यकै आवश्यक पर्छ त्यो नभई नहुने चिज हो हामीलाई खान लाउन बस्न र स्वास्थ्य शिक्षा चाहिन्छ यति भएन भने हामी पशुपन्छी जस्तै हुन्छौँ अब यसको लागि नेताजीहरूले के गरिराख्नु भयो हो यस्तो अवस्थामा अब हामी घरभित्र चुलो बाल्नको लागि ग्यास छैन दाउरा छैन अनि कसरी पेट भर्ने हामीले के भोलि हामी मैदानमै उत्रिनु पर्ने हो कि के हो कारण यसको उत्तर बताइदिनु होला हस् गणेश समालजी नागरिकले यस्तो समस्या भोगिराखेका छन् अब यसमा यस्तो छ अब हामी रुकुम जिल्ला भनेको समग्र जिल्ला विगतमा आत्मनिर्भर खाद्यान्नमा लगायतका सम्पूर्णमा आत्मनिर्भर जिल्ला हो पछिल्लो समयमा अब यो विकासको क्रमसँगै मान्छेका अलिकत आकाङ्क्षाले गर्दा हामी परनिर्भर जस्तै भएको अवस्था छ यसमा के छ भने रुकुम जिल्लाको सदरमुकामभन्दा अझ हामी चाहिँ काठमाडौँ सहर इलाकाहरूमा गयौँ भने यसको भयावह चाहिँ स्थिति देख्न सकिन्छ खासमा हामी रुकुमको सदरमुकाममा बसेर हामी सामान्य तरिकाले चाहिँ जीवन निर्वाह गर्न सक्छौँ अहिलेको समयमा हामी दाउरा उपयोग गर्न सक्छौँ तेल नभए पनि बिजुली उपयोग गर्न सक्छौँ तेल मात्रै ग्यास मात्रै हाम्रो चाहिँ अब त्यो समस्या होइन जस्तो लाग्छ हामीले विद्युतीय चाहिँ पकाउने खाने भाँडाकुँडाहरू पनि चाहिँ प्रयोग गर्न सक्छौँ यहाँको लागि धेरै समस्या विषय छैन तर त्यति भन्दैमा हामी फेरि चाहिँ आवाज उठाएर फेरि नागरिकका अधिकारहरूलाई चाहिँ बुलन्द नगरेर बस्ने पनि त्यो सम हुँदैन पहिलो कुरा के हो भने खास गरी यो बजार र बजारमा उपभोग्य वस्तुहरूको चाहिँ यसको व्यवस्थापन गर्ने दायित्व र त्यसको चाहिँ कारवाही गर्ने दायित्व भनेको फेरि अन्तत जिल्ला प्रशासन कार्यालय नै हो जिल्ला प्रशासन कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र रहेर नागरिकहरूलाई कसरी सुविधा दिने भन्ने कुरा चाहिँ उसको चाहिँ दायित्वभित्र आउँछ हामीले बजारमा धेरै महँगोमा चाहिँ खा उपभोग्य वस्तुहरू चाहिँ खरिद गर्नुपर्छ भनेर धेरै कुराको आवाज आयो अहिले चाहिँ सहभागीहरू पनि धेरै कुराहरूको आवाज आएको अवस्था छ बजारमा तेल नपाएको बजारमा चाहिँ ग्यास नपाएको अवस्था छ अब यसको चाहिँ व्यवस्थापन गर्ने दायित्व फेरि चाहिँ सरकारको रहन्छ र हामीले आवाज उठाउने मात्रै रह्यो सरकार राष्ट्रियताको कुरा गरिराखेको छ निमुखा नागरिकहरू भोकभोकै मर्ने स्थिति आइसक्यो तपाईँहरू यो सरकार भए नभनौँ अर्को सरकार भए भनौँला भनेर नागरिक समाजका प्रतिनिधिहरू पनि बसिराख्नु भएको छ होइन नागरिक समाजले चाहिँ नागरिकहरूका जे समस्याहरू छ त्यसलाई चाहिँ ओकालत गर्ने हो यो अब कुनै एउटा शक्ति आउला र अर्को शक्ति जाला भन्ने कुरा चाहिँ अब पर्खिने बस्ने कुरा होइन त्यसो भए अहिले के पर्खेर बसिराख्नु भएको छ अहिलेको अवस्था के हो भने जसरी चाहिँ कुरा उठिरहेको छ त्यो अवस्थासम्मको चाहिँ अवस्था होइन जति जति समस्याहरू चाहिँ यहाँ धेरै उठेको अवस्था छ त्यति धेरै समस्या होइन जस्तो कि हामीले यातायातको कुरा गऱ्यौँ भने अहिले हामी रुकुमकोट जानलाई आडबिसकोट जानलाई तकसिरा जानलाई न्यूनतम सामान्य व्यवस्थाले पनि हामी यात्रा गर्न चाहिँ सक्ने अवस्था जिल्ला छ अहिले खास गरी अहिलेको अवस्था हेर्ने हो भने अनि जानै नमिल्ने गाडी नै नचल्ने अवस्था त छैन तर सामान्यतया हामीले चाहिँ जे जिल्ला हिजो चाहिँ दर रेट समितिले निर्धारण गरेको दर रेट छ त्यही रेटमा चाहिँ हामी यातायात गर्छौँ यातायात सञ्चालन गरिरहेको अवस्था छ भने खास चाहिँ मूल्य वृद्धि भएको भने कहाँ हो भने तेलमा मात्रै हो खास तेलको कुरा हो त्यो तेलको चाहिँ उपभोग्य वस्तुमा चाहिँ तेलको मूल्य कसरी वृद्धि भयो भन्ने कुराको चाहिँ अब त्यहाँ समस्या छ कस्तो समस्या छ भने हामीहरूले चाहिँ प्रिन्ट रेटमा चाहिँ तेल किन्छौँ त्यही पनि दुई सय दस रुपियाँ यहाँ चाहिँ उद्योग वाणिज्यको महासचिवले भनिसक्नुभयो प्रिन्ट रेटमा चाहिँ लेखेको जुन मूल्य छ त्योभन्दा हामी चाहिँ धेरै गुणा चाहिँ महँगो तेल किन्छौँ अब त्यस्तो अवस्था रहिरह्यो भने नागरिक समाजका समाजको तर्फबाट चाहिँ हामी त्यस्ता व्यापारीहरूलाई अब त्यो कानुनको दायरामा ल्याउनको लागि चाहिँ हामी चाहिँ पहल गर्छौँ हस् यसपछि मेरो सहभागीको प्रश्न लिन्छु नमस्कार मेरो नाम रमेश कुमार केसी मकमा आठ तपाईँहरूले अनुमान गर्दा पुलिसहरूलाई अगाडि पछाडि लगाएर जानुहुन्छ ताकि कसैले फोन गरेर हामी आउँदैछौँ भनेर खबर पनि दिनुहुन्छ होला सायद कसैले भने उपभोक्ताको भेषमा गएर किन अनुगमन गर्न सक्नुहुन्न शेरबहादुरजी साँच्चीकै अनुगमन हो कि यो नाटक मात्रै हो अब नाटक मात्रै हुन्थ्यो भनेदेखि त हामीले किन गर्थ्यौँ राज्यको त्यसमा आउटपुट किन केही देखिँदैन शेरबहादुरजी अलिक स्पष्टसँग भनिदिनुहोस् त नागरिकलाई होइन आउटपुट त देखिएकै छ नि अब अब जति हामी लगानी गराएको छ त्यो अनुसार नदेखा भन्ने चाहिँ एउटा कुरा हुनसक्छ होइन अब हामीले गरेको अनुसार अब अनुगमन गरे अनुसार चाहिँ अब के के कुरामा सुधार त भएकै छ त तपाईँहरूको कागजमा सुधार भयो होला एक दुई तिन भनिदिनुहोस् त के सुधार ल्याउनु भयो अब व्यवसायहरू मूल्य सोची राख्न राखिरहनु भएको छ यदि छैन भनेदेखि उहाँहरू चाहिँ अब त्यो विषयमा चाहिँ अगाडि बढिरहनु भएको छ अर्को कुरा प्यान नम्बरहरू राख्ने भन्नुभएको छ अब ठाउँहरू कन्जेस्टेड हुन्छ त्यसलाई चाहिँ सुधार गर्ने भन्ने कुराहरू भएको छ जस्ता जस्ता कुराहरूमा चाहिँ अलिकति सुधार देख्न सकिन्छ अहिले अहिले त भर्खर दुई सय साठी गयो भोलि पाँच सय हजारसम्म पनि तेलको मूल्य नजाला भन्न सकिने भएन राज्यको पूर्व तयारी चाहिँ के छ अब पाँच सय हजार कति पुग्छ अब त्यो त अब स्वयं अब त्यो कच्चा पदार्थ कसरी आयात हुन्छ र त्यो कसरी बजारसम्म पुग्छ भन्ने कुरा नागरिकलाई सहज आपूर्तिका लागि जिल्ला प्रशासनको तयारी के छ त्यो बताइ अब नागरिकलाई सहज आपूर्तिका लागि जिल्ला प्रशासन अब अब केही कुराको यहाँ सर्टेज हुने बित्तिकै अब त्यसलाई चाहिँ अब कसरी व्यवस्थापन गर्ने कसरी ल्याउने भन्ने कुरामा चाहिँ अब क्रियाशील नै छ शेरबहादुरजी केही दिन अगाडि रुकुममा बाह्र हजार लिटर तेल भित्रिएको थियो तर ग्राहकहरूले खोज्ने बेलामा फेरि पाइँदैन होइन होइन त्यसको व्यवस्थापन त भइरहेको छ त अहिले हामीले अब त्यहाँ पुलिसहरू खडाएका छौँ अब त्यहाँबाट अब के के आवश्यक काम हो त हामीले अहिले अत्यावश्यक कुरालाई मात्रै विचार गरेका छौँ अब यहाँको आन्तरिक आवाजको कुराहरूदेखि लिएर हुनसक्छ यहाँको के अब अत्यावश्यक ढुवानीका कुराहरू हुनसक्छ अत्यावश्यक कुराहरूलाई मात्रै विचार गरे हुनाले चाहिँ अब त्यो कुरा हामीले त गरेकै छौँ त अत्यावश्यक भने सिडिओको डिएसपीको अरू कोही जिल्लामा आउने सभासदहरूको गाडी मात्रै हो कि अरू केही होइन होइन अब त्यो त्यसरी बुझिदिनु भएन हजुरले अहिले हामीले अब अब बाहिर यातायात व्यवसायको कुरा गरौँ न अब गाडीहरू अब बाहिर तेल पाउँदैन भन्नु भएको छ हामीले यहीँबाट अब तेल हालेर पठाइदिने गरेका छौँ अब आन्तरिक आवाजमा जिपहरू भने त अब कुनै सिडिओ डिएसपी त चढ्दैन नि त्यहाँ अब त्यो चढ्ने भनेको सर्वसाधारण नै हो अब त्यसको लागि हामीले त व्यवस्था त गरेकै छौँ त हस् यसपछि म फेरि तपाईँ सहभागीको प्रश्न लिन्छु मेरो सबैलाई नमस्कार मेरो नाम चन्द्रिमा अतरा नगरपालिका खलङ्गा एक मेरो घर र मैले प्रश्न सोधेँ नवराज गिरी उद्योग महासचिवलाई र र जिल्ला प्रशासनका अधिकृत सरलाई सोधे हाम्रो यो व्यापारीमा धेरै कुराहरू उठे अस्ति भर्खरै उहाँहरू हाम्रो यो मूल्य सूचीको बारेमा अनुसन्धान गर्न पनि आउनुभएको थियो मलाई जस्तो लाग्छ अहिले तेलकै बारेमा दुई सय साठी तेल पर्यो भन्ने कुरा ग्राहकहरूलाई पनि मर्का परेकै देखिया छ र उद्योगजङले पनि त्यत्तिकै एउटा मूल्य सूची हेर्ने पनि हामीले कहाँसम्म सामान ल्याएका थियौँ र कहाँसम्म सामान बेचेका थियौँ भन्ने कुरा अलिकति थाहा पाएर मात्रै उद्योग बान्जङले हामीलाई निरीक्षण गर्न आउनुपर्ने हो र त्यस पछाडि अलिकति हामीलाई कस्तो अप्ठ्यारो लाग्यो भन्दाखेरि अहिले दसैँ तिहारको मौका छ त्यस घरको भाडा हामीलाई दस हजार पन्ध्र हजार र सानातिना व्यापारीहरूलाई पनि महागाह्रो छ क्या त्यस पछाडि उहाँबाट डोन डोलानी आउँदा पनि बाटैमा कसले कहाँनिर के भन्छ कहाँनिर के भन्छ तपाईँको धारणाको कुराको लागि धन्यवाद तपाईँको विचारको लागि बेरीमालिका नगरपालिका वार्ड नम्बर तेह्र जाजरकोटबाट हेमन्त आचार्य हाल विजेश्वरी सेकेन्डरी बोर्डिङ स्कुलमा शिक्षकको रूपमा कार्यरत मेरो प्रश्न तिनैजना सरकारवालाहरूसँग सम्बन्धित छ सरकारको आकलन गरे अनुसार भारतीय अघोषित नाकाबन्दीले दैनिक रु दुई सयभन्दा कम आर्जन गर्नेहरू प्रत्यक्ष रूपमा गरिबीको रेखा पनि धकेलिने प्रबल सम्भावना छ सम्पूर्ण रुकुमेलीहरू दैनिक रु दुई सयभन्दा माथि आर्जन नगर्ने पनि छन् ती जनताहरूको जीवनस्तर अत्यन्त कठिन बन्दै गइरहेको छ एक दिनको कमाइले एक लिटर तेल किन्न पुग्दैन भने ती जनताको जीवनस्तर स्तरीय हुन त परिकल्पना नै नगरौँ यस्तो अवस्थामा उसले राज्यको सेवा सुविधाहरू कसरी प्राप्त गर्न सक्छ अब सम्पूर्ण रुखमेलीहरू उपभोक्ताहरूको अधिकारलाई सुनिश्चित गर्नका लागि तपाईँहरूको आगामी तयारी वा पहल के छ यसबारे प्रश्न पारिदिनु होला धन्यवाद गणेशजी के भन्नुहुन्छ तपाईँ यो प्रश्नमा अब यो नाकाबन्दीको प्रभावले यत्रतत्र जत्र पनि जहाँ पनि प्रभाव पारेको अवस्था छ भन्ने अब हामीले सबैले महसुस गरेका छौँ यो साझा बुझाइ हो यो खास गरी यो दैनिकी दुई सयभन्दा कम आय आर्जन गर्ने मानिसहरूको सङ्ख्या पनि धेरै छ पहिलो कुरो त नेपालमा गएको भूकम्पले धेरै मान्छेहरू चाहिँ गरिबीको रेखा मुनि परेका छन् कम्तीमा दस पर्सेन्ट वृद्धि भएको अवस्था छ भने अब यो नाकाबन्दीले फेरि चाहिँ दस भन्दा बढी चाहिँ नागरिकहरू चाहिँ गरिबीको रेखा मुनि चाहिँ पर्ने सम्भावना देखिएको अवस्था छ अब यसको चाहिँ दीर्घकालीन कार्ययोजना बनाउने कसले भनेको सरकारले बनाउने केन्द्रीय सरकारले यसको चाहिँ दीर्घकालीन कार्ययोजना बनाउने हो र देशभरिका चाहिँ यस्ता यो मजदुर मानिसहरूको चाहिँ जीविका कसरी चल्छ भन्ने कुरा पनि सरकारले सोच्ने कुरा हो अनि सरकारले त्यो कुराको चाहिँ महसुस गरेर चाहिँ कार्ययोजना बनाउनु बनाउनुपर्छ भनेपछि हामी जिल्लाको कुरा गरौँ यसमा राज्यको दायित्व के हुनसक्छ यसमा चाहिँ राज्यले के गर्नुपर्छ भने अब धेरै कुराहरू चाहिँ आउन सक्छन् यसमा चाहिँ मान्छेको अधिकारसँग जोडिएको कुराहरू आउनसक्छ मानिसलाई अब यो अवस्थामा चाहिँ खास गरी रोजगारीका चाहिँ क्षेत्रहरू चाहिँ पहिचान गर्नुपर्छ जिल्लामा चाहिँ रोजगारीका क्षेत्रहरू पहिचान गर्नुपर्छ जस्तो अहिले मजदुरी गरेर खाने चाहिँ जति श्रमिकहरू छ यहाँबाट विस्थापित भएर चाहिँ उनीहरू जाने कहाँ भन्नेको चाहिँ पहिचान गर्नुपर्छ र त्यस्तो क्षेत्रहरूमा चाहिँ यिनीहरूको चाहिँ त्यहाँ चाहिँ काम लगाउने चाहिँ वातावरण तय गर्नुपर्छ र त्यसको लागि चाहिँ अब विभिन्न किसिमका चाहिँ कल कारखाना उद्योगहरू लगायत त्यस्ता उत्पादन क्षेत्रहरू सेवामूलक क्षेत्रहरूमा चाहिँ तिनीहरूको चाहिँ व्यवस्थापन चाहिँ गरिनु जरुरी छ र त्यसपछि अब यिनीहरूको चाहिँ भविष्य निर्धारण गर्ने चाहिँ तौर तरिकामा चाहिँ परिवर्तन ल्याउनुपर्छ जस्तो मजदुर गर्ने मानिसले उसको चाहिँ ह्याबिट बानी बेहोरा चाहिँ एक किसिमको छ भने भोलि त्यहाँबाट त्यो रूपान्तर भएर चाहिँ अर्को पेसामा जाने अथवा अर्को व्यवसाय गर्ने मानिसको त्यो किसिमको चाहिँ पनि बानीमा सुधार ल्याउने किसिमका कार्यक्रमहरू पनि तय गर्नुपर्छ जस्तो लाग्छ म फेरि सहभागीको प्रश्न लिन्छु अन्तिम लहरबाट हरियो ज्याकेट लगाउनेवाला म प्रेम बहादुर ओली म ढुवानी व्यवसाय हो सर्वप्रथम प्रश्नतालाई मेरो प्रश्न नाकाबन्दीले देशका हरेक संयन्त्र व्यापक पराजित भइरहेको बेला खाली तेलका बारेमा मात्र किन यो कार्यक्रम अघि बढाइराख्नु भएको छ र सेकेन्ड प्रश्न प्रशासनिक अधिकृतजीलाई जब कि ढुवानी अहिले हाम्रो ढुवानी पहिले हामीले पच्चिस तिन सय रुपियाँ कुन्टल ढुवानी थियो भने अहिले छ सय रुपियाँ कुन्टल छ ढुवानी यो तेलकै कारणले जो अब बन्दकर्ताहरू नै हामी तेल किन्न लाग्छौँ दुई जो ढुवानी व्यवसायलाई तेल दिने भन्दा भन्दै उहाँलाई भित्र हुने मान्छे त या त हिँडेर पनि जान्छ नि ढुवानीलाई पनि तेल दिने वातावरण नमिलाएर उहाँलाई चाहिँ ढुवानीकर्ता ढुवानी ढुवानी व्यवसायलाई तेल दिन्छु भन् भन्ने कारणमै उहाँलाई भित्र राख्ने र बसलाई यातायातलाई मात्रै दिने भन्ने कारणले महँगी महँगी कारण नै ढुवानीको कारण हो सबभन्दा आम जनसमुदायले यसरी बुझ्नु होला कि महँगी कारण यो ढुवानीको कारण हो तर यो तेल चाहिँ पेट्रोल पम्प अर्थ यहाँ मात्रै नभएर दाङदेखि लिएर यहाँ जाँदै पनि ढुवानी व्यवसायलाई तेल दिएको छैन के यो कालो बजारीबाट मात्रै किनिएको छ हामीले आफै दुई सय रुपियाँ किन्नु परेर गाडी ढुवानी गर्नु परेको छ जब तिन सय रुपियाँ कुन्टल ढुवानी थियो अहिले छ सय रुपियाँ कुन्टल छ यही कारणले ढुवानीको उकार्ने मात्रै यो असहज भा हो महँगी भा हो बजारमा कतिमा तेल किन्ने गर्नु भएको छ बताइदिनुहोस् त हामी त तेल त दुई सय रुपियाँ किनेको सर कालो बजारी हामीले फेरि तेल यहाँ पेट्रोल पम्पमा पाएको छैनौँ है फेरि बाहिरबाट पेट्रोल पम्पबाट हामी तेलै पाएको छैनौँ बिस लिटर तिस लिटर पाउँछौँ त्यो पेट्रोल पम्पबाट होइन फेरि त्यो त्यो कालो बजारी धन्दाहरूबाट जो बन्द गर्छन् त्यस्तै मान्छे मान्छेहरू बाहिरबाट हो फेरि है त्यो तेल किनेको हस् नजिकैबाट अर्को प्रश्न लिउँ कृपया तपाईँहरू प्रश्न ख्याल गरिदिनु होला नमस्कार मेरो नाम कुलप्रसाद नेपाली म पेसाले शिक्षक मेरो प्रश्न यस प्रकार छ पछि तेलको अभाव अभाव देखाएर यातायात व्यवसायले यात्रु कोचाकोच पारी लिने लैजाने गर्छन् कोचाकोच यात्रु बोक्दाखेरि तेलको अभाव नहुने तर गाडीलाई ठिक्क यात्रु बोक्दाखेरि तेलको अभाव हुने यातायात व्यवसायलाई व्यवस्थित गर्ने दायित्व प्रशासनको कत्तिको रहन्छ स्पष्ट पारिदिनु होला अर्को सेकेन्ड प्रश्न छ मधेसीले मागेको प्रमुख माग सीमाङ्कन लगायतका कुराहरू नमिल्दा वार्ता पटक पटक विफल भएको छ यदि मधेसमा रहेको यही असहज परिस्थिति रह्यो भने गृह प्रशासनले के गर्ने भूमिका लिएको छ कृपया स्पष्ट पारिदिनु होला गृह प्रशासनलाई शेरबहादुरजी नेपाल सरकार अर्थात् नेपाल आयल निगमले तेलको मूल्य बढाएको छैन तपाईँले रुकुमा कसरी तेलको मूल्य बढाउनु भयो हामीले तेलको मूल्य बढाएका छैनौँ यसको कमिसन कतै जिल्ला प्रशासनसम्म के आइपुग्छ अब त्यो तपाईँले बिल्कुल गलत सोच्नुभयो होइन भने तेलको मूल्य कसरी बढ्यो बताइदिनुहोस् त छ होइन हामीले अघि नै स्पष्ट भनेको छौँ नि अहिले हामीले चाहिँ डिजेल डिजेल भनेको अब त्यसमा पनि अब सार्वजनिक सवारीको आवाजात र त्यसको आन्तरिक व्यवस्थापनलाई हामीले विचार गरेका छौँ पेट्रोल भनेको अब हामीले त्यति ऊ पनि गरेका छैनौँ अहिले अब तेलको मूल्य बढ्ने नबढ्ने भन्ने कुरामा चाहिँ हामीले त्यो त्यहाँबाट यहाँसम्म आउँदा व्यवसायसँग छलफलमा अब ढुवानी भाडा कति लाग्छ त्यो आधारमा अब मात्रै हामीले मूल्य निर्धारण गरेका छौँ त्योभन्दा बढी हामीले बेसी केही पनि गरेका छैनौँ काठमाडौँबाट दाङसम्म आउँदा नेपाल आयल निगमले तोकेकै मूल्यमा तेल पाइने रुकुम आउँदा फेरि कति धेरै ढुवानी लाग्दो रहेछ होइन त्यो त हामीले व्यवसायसँग छलफल गरेर मूल्य निर्धारण गरेका छौँ भाडा निर्धारण गरेका छौँ त्यो अनुसार अब त्यो यात्रुहरूले त्यो अनुसार गर्नु प्रशासकीय अधिकृत शेरबहादुर पुन्जू कतै व्यवसायहरूले तपाईँहरूलाई पनि त घुमाइराखेका छैनन् होइन अब तपाईँले अब त्यसरी त्यसरी सोधिनु भएन अब व्यवसायले एक्लै अर्कालाई घुमाउने भन्ने नै हुँदैन कि अब सबैले समन्वय गर्ने सहज सहजीकरण गर्ने अब त्यो देश सङ्कटमा परेको छ अब एउटाले अर्कालाई घुमाउने थाल्यो भने त अब को को घुम्ने कति कति घुम्ने भन्ने कुरा कुरा हुनसक्छ होइन अब यस्तो अवस्थामा चाहिँ अब एउटा अर्कालाई घुमाउने भन्दा पनि अब यसको आन्तरिक समस्यालाई आन्तरिक विषयवस्तुलाई कसरी हल गर्ने भन्ने कुरातर्फ सबै अग्रसर हुनुपर्छ सजग हुनुपर्छ भन्ने हो त्यसो भए सरकारले तोकेको मूल्यमा नपाइने तेल फेरि चार सय पाँच सय रुपियाँ तिर्दा चाहिँ कहाँबाट आउँदो रहेछ होइन मैले त भने त अब कहिले कसले हाल्नु कसले हाल्नु भएको छ कुन्नी चार सय पाँच सय लिटर होइन यदि त्यो हुनुहुन्छ भनेदेखि अब बिल ल्याउनुहोस् अब बिलले चाहिँ तत्काल हामी त कुनबाट ल्याउनु भयो कति हाल्नु भयो हामी भन्नुभयो त कारवाही गर्नुहुन्छ त्यस्ता मान्छे सिफारिस गर्नु एकदम बिल्कुल हो कतिजना कारवाही गर्नुभयो होइन अब उहाँले कत उजुरी आएको छैन उजुर नआइकन हामीले त्यति कारवाही गर्ने त भएन नि त अब उहाँले अब के आधारमा भन्नुभएको छ होइन अब हाम्रो व्यवसाय मित्रले अब ढुवानीको कुरा गर्नुभएको थियो अब ढुवानी व्यवसायले चाहिँ तेल दिइँदैन भनेर भन्नुभएको थियो उहाँले उहाँले ढुवानी केमा गर्नुहुन्छ भन्ने कुरा पनि हो कि अब ढुवानी गर्नको लागि सार्वजनिक यातायातको साधन हामीले कालो प्लेटको भनेर भनेका छौँ यदि रातो प्लेट हो भने त्यो सार्व के अरे व्यक्तिगत प्रायोजनको लागि युज हुने सवारी हो नि त अब रातो प्लेटमा त त्यो यसरी ढुवानी गर्न त मिलेन नि त कानुनी हिसाबले हो त्यो कुरालाई चाहिँ रोक्या हुनाले चाहिँ अब उहाँले त्यसो पर्या हुनसक्छ तर त्यसो होइन शेरबहादुर पुन्जी अघिल्लो दिन जिल्ला प्रशासन कार्यालयले हजुर बाह्र हजार लिटर तेल रुकुमा भेट्यायो भन्ने खबर थियो हजुर भोलिपल्ट मान्छेहरू तेल किन्न जाँदा तेल पाइँदैन होइन जान्छ होला होइन अब जब बाह्र हजार लिटर अब कति कति तेल झऱ्यो भन्ने कुरा आएको तपाईँलाई कतै शङ्का लाग्दैन कि यो तेल कतै कालो बजारीमा प्रयोग भइरहेको छ भन्नेतिर होइन हामी त्यो कुराप्रति एकदम सजग भएका छौँ अब तेल झर्ने बित्तिकै हामीले अब कसरी व्यवस्थापन गर्ने भन्ने कुरो त टाइम त लाग्छ नि त अब तेल मालिक आउनुहुन्छ अब अन्य सरकारवाला पक्षहरू आउनुहुन्छ हामी प्रशासन बस्छौँ अब प्रहरी बस्छौँ अब सबै मिलेर गर्दा अब कसरी बाँड्ने यहाँको आन्तरिक आवाजहरूलाई कसरी सो के अरे सहज तुल्याउने यहाँको जनजीवनलाई कसरी सामान्य बनाउने भन्ने कुरा त हामी पनि सोध्छौँ त त्यो हिसाब गर्दा अब त्यति भए हुनसक्छ तर अहिले सुचारू भइसकेको छ अब त्यस लागि अब तेलहरू पाउनुहुन्छ हस् नवराजी देश नै सङ्कटमा परिराखेका बेला रुकुम उद्योग वाणिज्य सङ्घले नागरिकलाई सहज आपूर्तिका लागि के भूमिका निर्वाह गर्छ अब यो रुकुम उद्योग वाणिज्य सङ्घले भन्दा पनि रुकुममा समग्र व्यवसाय गर्ने व्यापारीहरूले आफ्नो ठाउँबाट जिल्लामा कसरी आपूर्ति छाता सङ्गठन रुकुम उद्योग वाणिज्य सङ्घ हो नि त पहिला त व्यापारीहरू परिचालित हुन्छ नि त त्यसो त्यसो भए हुनाले समग्र आफ्नो क्षेत्रबाट हाम्रो जिल्लामा दैनिक उपयोग सामान लगायत अन्य सामग्रीहरू कसरी भित्राउन सकिन्छ र यहाँको जनजीवनलाई कसरी सहज गर्न सकिन्छ भन्नेमा हामी एकदम जोरदार साथ जिल्ला प्रशासन अब कतिपय ठाउँमा कहिले बन्द कहिले केही नपाउँदा जिल्ला प्रशासनसँग सम्मेलन गरेर हाम्रो दैनिक दैनिक उपभोग्य लगायत अन्य आपूर्ति गर्नमा हामी एकदम जोरदार लागिरहेको छ कुनै एउटा व्यवसायले एक सय रुपियाँ पर्ने सामान डेढ सय रुपियाँमा बेच्यो भने रुकुम उद्योग वाणिज्य सङ्घले देश नै सङ्कटमा छ यसो गर्नुहुन्न है साथीहरू अहिले अलिकति भए पनि मानव त सोचौँ भन्ने अधिकार छैन तपाईँहरूलाई छ त्यो गर्नुहुन्छ त अब गर्छौँ त्यस्तो त्यस्तो भेटियो भने गर्छ जस्तो कि हामीले अस्ति तेलकै विषयमा हामीले नै उठाएको जस्तो कि एक्कासी तेल किन बढ्यो यसरी भन्ने कुरा गर्दाखेरि जस्तो कि जिल्ला प्रशासनमा पनि अब बढ्दा बढ्दा त जतै बढ्ने हो नि तपाईँले कुरा उठाउनु भयो मात्रै समाधान त भएको छैन त समाधान त अब आउने ठाउँबाट समाधान भएन भने हामीले समाधान गर्ने सम्भवै भएन नि कि त अब आफूले पैसा हालेर घाटा आफूले आफ्नो कि त अनुदान पैसा ल्याएर हाल्नु पऱ्यो तिरेको मूल्य त उठाउनै पऱ्यो नाफा त अब डेढ सय नै नाफा खाएको भए घटाउन मिल्थ्यो त्यसो भए भने त्यसो उतै उतै जस जुन फ्याक्ट्री हो जुन उत्पादन हुने ठाउँबाटै बढेको हुनाले हामीले त्यसलाई चाहिँ अब तलमाथि गर्न सक्ने अवस्था हो त्योमा ध्यान नगा भन्ने होइन गणेशजी नाकाबन्दी कहिले खुल्ने भन्ने कुरा निश्चित छैन कसरी सहज बनाउन सकिएला त जीवन व्यवहारलाई खास गरी चाहिँ दुई तिनवटा निकायहरूको चाहिँ सक्रिय भूमिका हुन्छ उद्योग सङ्घ साझा सङ्गठन छाता सङ्गठन भयो यसले आबद्ध भएका सम्पूर्ण सदस्यहरूलाई चाहिँ व्यापारीहरूले चाहिँ गर्नुपर्ने जो सङ्कटको बेला गर्नुपर्ने दायित्व हो त्यो भूमिका निर्वाह गर्नुपर्छ भनेर त्यो किसिमको चाहिँ अब उहाँहरूलाई चाहिँ त्यो सञ्चार गर्नुपर्छ र दोस्रो चाहिँ प्रशासनले अब यो उजुरी आउला र सुन्नु भन्ने किसिमको चाहिँ कान थापेर बस्ने होइन प्रशासनका पनि आफ्नै संयन्त्रहरू छन् जसले बजार अनुगमन गर्न सक्छ र त्यस्ता किसिमका कमजोरीहरू चाहिँ पहिल्याउन सक्छ त्यो शक्ति चाहिँ परिचालन गर्नुपर्छ र अर्को चाहिँ अब सुरक्षा निकायसँग पनि धेरै प्रशस्त चाहिँ अब स्रोतहरू छ जसले अब नागरिकहरूमा चाहिँ कालोबजारी गर्ने त्यसपछि बढी मूल्य खाने लुकाउने छिपाउने जस्ता क्रियाकलापहरू गर्छ तिनीहरूलाई चाहिँ सहजै अनुमान गर्न सक्ने चाहिँ वातावरण छ खास गरी हाम्रो चाहिँ क्षेत्र अहिले चाहिँ खलङ्गा बजार अब सोलबाङ बजार लगायतका क्षेत्रहरूमा चाहिँ हामी सहजै अनुगमन गर्न सक्छौँ र हामीसँग कति चाहिँ परिमाणमा चाहिँ हाम्रो खाद्य वस्तु छ भनेर पनि पत्ता लगाउन सक्छौँ र हाम्रो कति मूल्यमा चाहिँ त्यो खरिद भयो भन्ने कुरा पनि पत्ता लगाउन सक्छौँ र कतिमा बिक्री भयो भन्ने कुरा पनि पत्ता लगाउन सक्छौँ यी सबैको चाहिँ भूमिका र सङ्घ त्योभन्दा बढी चाहिँ के हो भने नागरिक समाजले चाहिँ यो व्यापारीहरूले गर्ने कमजोरी र अझै सुरक्षा निकाय त्यसपछि प्रशासनले गर्ने चाहिँ ढिलासुस्ती जो छ यो कुराहरूमा चाहिँ बुलन्द आवाज उठाउने हो भने यो समस्या चाहिँ समाधान गर्न सकिन्छ जस्तो लाग्छ त्यो आवाज उठाउनुहुन्छ त अब हामी त्यो प्रयास गर्छौँ तुरुन्तै यो कुराको चाहिँ आवाज उठाउँछौँ र जस्तो कि चाहिँ भो अब आजदेखि चाहिँ कुरा के हुनसक्छ भने हामी आफै पनि चाहिँ व्यक्तिगत रूपमा अथवा चाहिँ समूह बनाएर पनि बजारहरूको चाहिँ अनुगमन गर्न सक्छौँ त्यो पहल कहिले थाल्नुहुन्छ सक्नुहुन्छ भन्ने कुरा धेरै भइसक्यो एकदम हामी चाहिँ आजैदेखि त्यो चाहिँ सुरु गर्छौँ र यदि चाहिँ त्यो नियम त भन्दा भिन्न गएर चाहिँ कुनै व्यापारी साथीहरूले नागरिकहरूलाई चाहिँ शास्ति दिने काम भएको छ भने हामी उद्योग वाणिज्य सङ्घ प्रशासन र प्रहरीको चाहिँ सहयोगमा त्यो कुराको चाहिँ अब अगुवाई गर्न चाहिँ सक्छौँ जस्तो लाग्छ नागरिक समाजको तर्फबाट तपाईँलाई यही रोक्दै हाम्रो सरकारको आजको बसलाई पनि म यही टुङ्ग्याउँछु आजको बस तपाईँलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया पठाउनु होला हाम्रो ठेगाना radio Saniber FM Musikot Khalanga Rukum phone शून्य अठासी पाँच तिस दुई सय एकानब्बे आजको बसमा सहभागी भइदिनु भएकोमा जिल्ला प्रशासन कार्यालय रुकुमका प्रशासकीय अधिकृत शेरबहादुर पुन रुकुम उद्योग वाणिज्य सङ्घका महासचिव नवराज गिरी र नागरिक समाजका प्रतिनिधि गणेश माल तपाईँ सहभागी र श्रोतालाई विशेष धन्यवाद आजको हाम्रो सरकारबाट हामी सबै बिदा हुन्छौँ नमस्कार